हजुर यो सरकारले गरेको काम बाहिरबाट हेर्दाखेरि केही नगए जस्तो गरेर पनि केही मिडियाहरूले प्रस्तुत गरेका छन् तर मैले धेरै सकारात्मक रूपले यो सरकारको काम हेरिरहेको छु पहिलो कुरो त संविधान निर्माण गर्नका लागि अब हामीले आधार तयार गरिसक्यौँ संविधान सभा अन्तर्गतका समितिहरू जुन छन् ती बनिसकेका छन् तिनले नेतृत्व पनि प्राप्त गरिसकेका छन् र हिजो हामीले संविधान सभामा गरेका कामको सबै समग्रताको अध्ययन गरेर अहिले एउटा प्रतिवेदन कमरेड विष्णु प्रसाद पौडेलको नेतृत्वमा भएको समितिले आफ्नो प्रतिवेदन सबै बुझाइसकेको छ यसर्थ यो अहिलेको सय दिनमा सबभन्दा ठुलो काम भनेको संविधान निर्माण गर्ने काममा हामी सबैभन्दा अगाडि छौँ पहिलो कुरा यो हो दोस्रो कुरो भनेको अहिले मुलुकको यो सरकार बनिसकेपछि शान्ति प्रक्रियालाई अगाडि लैजानका लागि विगतमा हामीले चार वर्षसम्म संविधान सभामा रहेर पनि हामीले चाहिँ नै सत्य तथ्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सकेका थिएनौ यसरी नै हामीले विपत्ता छानबिन आयोग जुन छ नेपाली त्यो हामीले बनाउने प्रण गरेको विस्तृत शान्ति सम्झौता अनुसार हामीले बनाउने दुईवटा आयोगमा यसलाई पनि हामीले यो प्रक्रिया अगाडि बढाइसक्यौँ यसो गर्दाखेरि मूलभूत रूपमा संविधान निर्माण गर्ने शान्ति प्रक्रियालाई एउटा टुङ्गोमा पुर्याउने कुरामा हामी अगाडि बढिसकेका छौँ भने तेस्रो कुरा विकास निर्माणको कुरा हो राष्ट्रिय समृद्धिको बाटोमा अगाडि लैजाने कुरा हो यसका लागि पनि तपाईँले थाहा पाइसक्नु भएको छ हामी राष्ट्रिय रूपमा एउटा मुलुक चाहिँ राजनीतिक स्थिरतातिर अगाडि बढिरहेको अवस्थाले हाम्रो देशभित्र लगानीकर्ताहरूको मनोबल बढिरहेको छ मात्रै होइन कि हामीले अहिले विदेशी लगानीकर्ताहरूले पनि अब नेपालमा चाहिँ नै एउटा राजनीति राजनीति स्थिरता आयो यहाँ लगानीका धेरै सम्भावना छन् भनेर म एउटा ऊर्जा मन्त्रीको नाताले मैले के अनुभूति गरिरहेकी छु भने निरन्तर रूपमा मलाई मलाई लाग्छ परराष्ट्र मन्त्रालयमा भन्दा पनि धेरै विदेशीहरूको चाप मेरो मन्त्रालयमा बढिरहेको